know. सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन

जीवन छौँ तर रङ भर्न जान्दैनौँ हामी जीवन छौँ तर रङ भर्न जान्दैनौँ सानो ठुलो भन्छौँ र त प्रेम गर्न जान्दैनौँ हामी जीवन छौँ तर रङ भर्न जान्दैनौँ सानो ठुलो भन्छौँ र त प्रेम गर्न जान्दैनौँ ए मान्छे यति घमण्ड केमा छ तँलाई ए मान्छे यति घमण्ड केमा छ तँलाई जब कि बाँच्ने कुरा त छोडौँ हामी मर्न जान्दैनौँ ಅವನೋ हेर्दा हेर्दै ढल्क्यो जो बन तर मन बुढो भएन उमेर ढल्दै जान्छ मान्छे बुढो हुँदै जान्छ तर मन भने बुढो हुँदैन मनलाई उमेरको पाबन्दी लाग्दैन होला पनि र त तन्नेरी भइरहन्छ मन कवयत्री हरिमाया भेटवालले लेख्नु भए जस्तै तिमीसँग तिमी छौ र तिम्रा छोराछोरीहरू छन् मसँग म छु र मेरा सपनाहरू छन् यस्तै त छ यहाँ कतिपय जिन्दगी हुनसक्छ ती कतिपयको भिडमा मेरो एक थान जिन्दगी पनि उभिएको छ एक्लो हुनुको परिचय पत्र गोजीमा खाँदेर उभिएको छ अनि म त्यही परिचय पत्रमा एक स्वर टाँसिएको छु मलाई राम्ररी थाहा छ सबै खेलहरू उस्तै हुँदैनन् डोरी तान्ने खेल पनि छ एउटा जसमा जित्नेहरू डोरी तान्दा पछारिन्छन् जितेकै हुन्छन् उनीहरूले फेरि पनि उनीहरू नै पछारिन पुग्छन् केही सम्बन्धहरू ठिक यस्तै त हुन्छन् नि भलै म पनि पछारिएँ होला केही बेर तर पनि तिम्रो मन भने कुनै बखत जितेको अनुभव छ मसँग त्यही अनुभवलाई गुणान गर्दै यहाँसम्म आइपुगेको छु म र अझै अघि जानेछु पनि यसै गरी तिनै अनुभवहरूलाई गुणान गर्दै मलाई विश्वास छ तिमीसँग बिताएका समयहरूको हिसाब किताब बडो जतनसँग गर्न सक्नेछु म मान्छेहरू भन्थे प्रेम गर्न कठिन छ निकै कठिन छ प्रेम गर्न त्यसैमा केही थपेर आज म भन्दैछु प्रेम गर्नुभन्दा कठिन त प्रेम गरिरहनमा पो छ त हो प्रेम गर्नुमा भन्दा प्रेम गरिरहनुमा बडो कठिन रहेछ अनेकन अप्ठ्याराहरूसँग जुझ्नु पर्दो रहेछ जङ्गलमा कहिले चुनाव हुँदैन फेरि पनि सिंह भने सधैँ जङ्गलको राजा नै भइरहन्छ कारण उसको ताकतले नै सधैँ त्यस्तै कहलिन्छ ऊ कसैले चुनिरहनु पर्ने आवश्यकता नै पर्दैन मेरो भन्नुको तात्पर्य के हो भने यहाँ धेरै कुराहरूलाई हाम्रै व्यवहारले निर्धारण गरिरहेको हुन्छ हामी भित्रैको हामीले निर्देशित गरिरहेको हुन्छ दृश्यमा देखिएको यही हो कि हामी अलगियौँ टाढा भयौँ हामी दुई तर मन भने सधैँ एउटै पथमा हिँडिरहन चाहिरह्यो मात्रै भलै सम्बन्धले अर्को मोड लिएको तमसुकमा मैले पनि स्वीकारोक्तिको ल्याप्चे लगाएँ होला फेरि पनि मन भने हिजोलाई सम्झेर आज रमाउँछ यो मन भन्नु पनि के नै पो रहेछ र साना नानी बाबुहरू जस्तै त रहेछ नि कुनै खुसी लाग्ने कुराले फुरुक्के फुर्किदिने कुनै आतेसो लाग्ने कुराले ग्वाँ ग्वाँ रोइदिने यो प्रेम भन्ने चिज पनि बडो अचम्मको छ कसरी हुन्छ भने थाहा नै हुँदैन म सोच्थेँ बाटोमा हिँड्नेहरूसित प्रेम गरेर पनि साध्य हुन्छ जीवनको यति लामो यात्रामा प्रेम बाटामा हिँड्नेहरूसितै त हुँदो रहेछ भन्ने बुझ्दैछु त्यस्तै त भयो तिमीसँग पनि कसो कसो मन बसेछ तिमीमा आफैलाई पत्तो भएन त्यसपछिका दिनहरू त झन् कति उन्मादपूर्ण थिए भने अहिले सम्झिँदा मात्रै पनि एक खाले उताउलोपन फेरि भ्याउजिन्छ म भित्र मलाई कसैले भगवान भन्थ्यो अङ्गालो स्वर्ग समान भन्थ्यो मलाई कसैले भगवान भन्थ्यो अङ्गालो स्वर्गै समान भन्थ्यो जे थियो हिजो त्यो पो त जिन्दगी कसैले त मेरो जवान भन्थ्यो लाग्छ عليها समयहरू आफ्नै बेगमा आफ्नै रफ्तारले अघि बढिरहन्छन् हामी अघि बढिरहन्छौँ जिन्दगी अघि बढिरहन्छ तर पनि कतिपय सम्बन्धहरू यही जिन्दगी अघि बढ्ने क्रममा बीच बाटोमै छुट्टिन पुगेका हुन्छन् त्यही बीच बाटोमा छुटेका सम्बन्धहरूलाई सम्झिएर पनि बाँचिँदो रहेछ कसो कसो जिन्दगी दाङका युवा कवि नवीन अभिलाषीले लेख्नु भएको एउटा कविता जस्तै उहाँले लेख्नु भएको थियो एउटा सम्बन्धलाई सम्झिएर नवीन अभिलाषीले मलाई याद आउँछ उहाँका ती कविताहरू जिन्दगीको एउटा सानो अनुहार थियो त्यो समय जहाँ तिम्रो छाया टेकेर म उभिएको थिएँ जिन्दगीको एउटा सानो अनुहार थियो त्यो समय जहाँ तिम्रो छाया टेकेर म उभिएको थिएँ ठुलो पहाडलाई बग्दै आएको नदीले फनक्क घुमेर आफ्नै बाटो लागे झैँ तिमीलाई धेरै टाढा जानु थियो मबाट तिमी खुसीका फुल रोप्दै हिँड्ने मान्छे तिमी खुसीका फुल रोप्दै हिँड्ने मान्छे तर मैले मागिनँ तिम्रो जीवनको ठेगाना आज सम्झन्छु त्यो एकान्त बाटो बयरका काँडाहरूले तिम्रो पाखुरामा कोरेको रगतको चित्र कुनै कुनै समय तिमी कसो कसो रुँदा तिमी आफैले गरेको गाजलको इन्जिनियरिङ भत्कन्थ्यौ र तिमी चुडेल लाग्थ्यौ म हाँस्थेँ तिमी हँसाउँथ्यौ तिमी र म साथै रहेको क्षण आकाशमा बादलहरू झगडा गर्थे तिमी र म साथै रहेको क्षण आकाशमा बादलहरू झगडा गर्थे र पार्थे झरी मेरो छाती धेरै पटक छानो बनेको थियो तिम्रो कपालका जराहरूमा मैले औँला चलमलाउँथेँ तिमी निन्द्राको छित्तिजमा पुगेर पनि मलाई नै देख्थ्यौ आज सम्झन्छु फोनमा तिम्रो आवाजको पियानो सुनेर फोनमा तिम्रो आवाजको पियानो सुनेर सूर्यले पर्दा खसाउँथ्यो बिहानको तिमीले हिँडेका बाटाहरू सबै स्वर्ग जस्तै लाग्थे तिमीले हिँडेका बाटाहरू सबै स्वर्ग जस्तै लाग्थे रोकिएन समयको नदी तिमीले मेरो जीवनका भित्ताहरूमा उपन्यास लेखेर गयौ तिमीले मेरो जीवनका भित्ताहरूमा उपन्यास लेखेर गयौ म पढिरहेको छु मुस्कुराइरहेको छु लाग्छ यति बेला कसैको छातीका कोरा भित्ताहरूमा अर्को धोकाको सायरी लेखिरहेछ होला लेखिरहेछ होला दाङका युवा कवि नवीन अभिलाषीले कुनै समय यस्तै भनेर लेखे यस्तै यस्तै शब्दहरूमा म पनि तिमीलाई सम्झन्छु हरेक नयाँ सालले भित्ताको पात्रो फेरिरहन्छ तर पात्रो जस्तै मेरो मनमा टाँगिएर बसेको तिम्रो तस्बिर भने सधैँ उसै गरी एकनाश तुर्लुङ्ग झुन्डिरहन्छ म मनको भित्तोमा टाँगिएको तिम्रो तस्बिरमा अर्को तस्बिर फेर्ने त परैको कुरा त्यसलाई हटाउन मात्रै पनि कसै गरी सक्दिनँ सक्दिनँ भन्दा पनि चाहन्न भन्दा बढी उपयुक्त हुन्छ होला आखिर चाहनु पनि किन र मैले हिजो सँगै बितेका दिनहरू त सम्पत्ति जस्तै भइदिएका छन् मेरो लागि हुन सक्छ तिम्रो लागि पनि या नहुन पनि सक्छ तर मलाई भने निकै नै महँगो लाग्छ ती दिनहरू हामी सबै सबै हिजोकै जोगमा आजको घर ठड्याउन खोजिरहेका त हुन्छौँ नि त्यो हिजो भन्ने विगत यति मूल्यवान छ कि त्यसले सधैँ सधैँ अगाडि बढ्ने ऊर्जा थपिरहन्छ जिन्दगीमा मिल्ने भए सोध्नुहुन्थ्यो आफ्नो आयुको अन्तिम ठेगाना गर्नुहुन्थ्यो हिसाब किताब बाँकी जिन्दगीको तर जिन्दगीमा केही कुराहरू नमिल्ने नै भएर बसेका हुँदो रहेछन् थाहा छैन जिन्दगीको अन्तिम सिमाना कहाँ हुन्छ कहाँ पुगेर टुङ्गिन्छ जिन्दगी बस अहिले चल्दैछ जसो तसो त्यति थाहा छ लाग्छ अहिलेलाई काफी छ यही र काफी छन् तिमीसँग बिताएका खुसीका पलहरू जोसुकैले जेसुकै भनुन् मलाई भने तिमीसँगै हुँदाको दिनहरूले सधैँ सधैँ एकनाशले रमाइलो थपिरहन्छ थाहा छ ती दिनहरू अब सम्झनामा मात्रै सीमित भएका छन् र पनि केही सम्बन्धहरू सम्झिनकै लागि त हुँदा रहेछन् नि भनेर मन बुझाउन सक्ने भएको छु म आज जिन्दगीमा धेरै मान्छेहरू आउँछन् र जान्छन् पनि तर जब मनले रोजेको कोही मान्छे प्रेम गर्ने मान्छे भनेर प्रवेश गर्दछ जिन्दगीमा अनि त संसारै बेग्लै पो लाग्न थाल्दो रहेछ जस्तो मलाई लागेको थियो त्यति बेला तिमी आएपछि उमेर भनेको ढल्काउँदो घाम हो जति ढिलो गर्यो उति चाँडै जिन्दगीमा साँझ पर्छ मैले जीवनको घाम चहकिलो हुँदै निर्णय गर्नु पर्थ्यो गरेथे पनि तिमीलाई आफ्नो बनाउनु पर्थ्यो बनाए पनि सँगै तिमीले पनि यो फरक कुरा हो कि हामी सधैँ साथै रहन भने सकेनौँ तर यसको अर्थ यस्तो पनि होइन कि कुनै समय हामी एकअर्कालाई माया गर्दैनथ्यौँ अह त्यस्तो अर्थ हुँदै होइन अहिले जेसुकै भए पनि त्यति बेला हामी एकअर्कालाई औधी माया गर्थ्यौँ यही सत्य हो र अर्को सत्य यो पनि हो कि म आज पनि ती दिनहरू सम्झिँदा औधी रमाइलो मान्ने गर्छु यो जिन्दगी हो अघि बढिरहन्छ भलै कहिले ठेस लागि लडिरहन्छ यो जिन्दगी हो अघि बढिरहन्छ भलै कहिले ठेस लागि लडिरहन्छ म आफैभित्र आफैलाई खोजिरहन्छु समय आफ्नै बेगले बगिरहन्छ हेरेछु उमेर दिनदिनै ढलिरहेकै छ आज पनि समयले छलिरहेकै छ उमेर दिनदिनै ढलिरहेकै छ आज पनि समयले छलिरहेकै छ सोध्नेहरूलाई खै के सुनाउ नयाँ जसो तसो जिन्दगी यो चलिरहेकै छ सिआइएनमा सोमबार सवा नौमा आउँछ एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ हिजो भन्दा आज राम्रो भन्दा भोलि बहकिने मन हो यो मन बहकाउँछ कुनै दिन मनमा बसेर पनि मनभन्दा पर पुगेको मान्छेलाई एक फेर सम्झाइदिने एउटा रेडियो कार्यक्रम बहकिने मन कतै छुट्टिएर जाने तपाईँ कतै सम्झिएर बस्ने तपाईँ सबै सबैलाई नमस्कार म महावीर विश्वकर्मा तपाईँ बिस्तारै निदाउने तर्खर गरिरहँदा म भने एकैछिन तपाईँको निन्द्रा अलि पर घचेट्न आइपुगेँ सारथी सुनिल राज भारतसँगै मान्छेसँग अचम्मको दिल हुन्छ भन्छन् साइनो छोड्दा मुटुभित्र खिल हुन्छ भन्छन् मान्छेसँग अचम्मको दिल हुन्छ भन्छन् साइनो छोड्दा मुटुभित्र खिल हुन्छ भन्छन् मलाई भन्दा अझ बढी तपाईँलाई पो थाहा होला भुल्नै गाह्रो सम्बन्ध त जटिल हुन्छ भन्छन् नमस्कार सुस्वागतम आज फेरि पनि यो मन ओछ्याएर त्यो मनलाई स्वागत छ दुई हजार बहत्तर सालको पहिलो श्रृङ्खला कार्यक्रम बहकिने मन सामुदायिक सूचना नेटवर्क सिआइएनको स्टुडियो काठमाडौँबाट प्रसारण भइरहेको छ सिआइएनको उत्पादन यो रेडियो कार्यक्रम एक सय तिनभन्दा बढी रेडियोहरूबाट एकैसाथ तपाईँहरू सुनिरहनु भएको छ रेडियो हिमालय डट कमबाट पनि सुनिरहनु भएको छ विदेशमा धेरै साथीहरूले रेडियो हिमालय डट कमबाट पनि सुनिरहनुहुन्छ अरू थुप्रै थुप्रै रेडियोका अनलाइनहरूबाट पनि सुनिरहनु भएको छ गर्मी बढ्दै गरेको यो समयमा हामी आइसक्यौँ यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि सुनिल राज भारत सिसा पारिपट्टि तयार भएर बस्नु भएको छ के के गर्दै हुनुहुन्छ तपाईँ के के गर्दै हुनुहुन्थ्यो हामी भने आइसक्यौँ एकैछिन बहकिने हो विभिन्न बाहनाहरू खोजेर आउँछौँ त्यो प्रेम सम्बन्ध बिचैमा छुटेको भए पनि हिजोका प्रेममय दिनहरू सम्झिँदा भने आज पनि मनमा बेग्लै खालको आनन्द किन हुन्छ होला यो विषयमा आज हामी कुरा गर्छौँ प्रेम सम्बन्ध छुटेर जाने भन्ने बित्तिकै धोका दिएर गयो उसले मलाई घात गर्यो यस्तै यस्तै भन्छौँ त्यसले आँसु दिएर जान्छ अधिकांश सम्बन्धहरू हेर्ने हो भने सम्बन्ध छुटिरहँदाखेरि तर त्यो आँसु दिएर गएको सम्बन्ध नि अलि पछि सम्झँदाखेरि त्यो सम्बन्धमा हिजो बिताएका सँगै बिताएका पलहरू सँगै घुम्न गएका दिनहरू सँगै जिस्किएका क्षणहरू सम्झिँदा भने त्यो सबै पीडाहरू भुलेर अहिले किन आनन्द लाग्छ होला किन रमाइलो लाग्छ होला कहिलेकाहीँ यो विषयमा कुरा गरौँ यो वर्षको पहिलो श्रृङ्खला अलि सकारात्मक पक्षले नै सुरु गरौँ अलि त्यो आँसुभित्रको पनि हाँसो खतलौँ भन्ने कामना हो महिला साथीहरू शून्य एक बाहन्न साठी छ सय छयालिस नम्बर प्रयोग प्रयोग गरेर आउनुहोला महिला साथीहरू शून्य एक बाहन्न साठी छ सय छयालिस यो नम्बर डायल गर्नुहोला पुरुष साथीहरूले शून्य एक बाहन्न साठी सात सय एकसठी यो नम्बर डायल गर्नुहोला शून्य एक बाहन्न साठी सात सय एकसठी अनि यौनिक तथा अल्पसंख्यक समुदायका साथीहरू जो आफूलाई समलिङ्गी तेस्रोलिङ्गी भनेर चिनाउनुहुन्छ उहाँहरूले दुवै नम्बरमा आउन सक्नुहुन्छ जुन नम्बर प्रयोग गरेर पनि तपाईँ फोन डायल गर्दै गर्नुहोला त्यो प्रेम सम्बन्ध बिचैमा छुटेको भए पनि हिजोका प्रेममय दिनहरू सम्झिँदा भने आज पनि मनमा बेग्लै आनन्द किन हुन्छ होला यो विषयमा कुरा गर्छौँ तपाईँ फोनमा आउँदै गर्नुहोस् सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN. कार्यक्रम हो बहकिने मन मन बहकाउने विभिन्न वाहनाहरूको खोजी गर्दै गर्दै आइपुग्छौँ प्रेम विषयमा केन्द्रित यो कार्यक्रम साहित्यको मुक्तक विधामा आधारित रहेको छ मुक्तक मात्र हामी कार्यक्रममा समेट्छौँ साताको छ उत्कृष्ट मुक्तक भनेर फेसबुक पेजमा प्राप्त भएका मध्ये छवटा लिएर आउँछौँ केही दिनदेखि हामी अलि नयाँ साथीहरूको मात्रै मुक्तक लिइरहेका छौँ त्यसो हुँदा निकै राम्रो लेख्ने पुराना साथीहरू पनि ओझेलमा पर्नुभएको छ उहाँहरूले सहभागिता चाहिँ जनाइरहनु भएको छ तर यो प्रतिस्पर्धामा उहाँहरूलाई हामीले लिएका छैनौँ नयाँ साथीहरूको मात्र लिन खोजिरहेका छौँ त्यसो हुँदा धेरै अगाडि पर्ने साथीहरूको पनि दोहोरिन सक्छ होला अब त्यो सम्भव पनि नहुने धेरै पहिलादेखिको सबै त्यो पल्टाएर हेर्न पनि त्यसैले पनि सकेसम्म चाहिँ नयाँ साथीहरूले साताको छ उत्कृष्ट मुक्तमा उहाँहरूले पालो पाइरहनु भएको छ कतिपय प्रेम सम्बन्धहरू विषयमा छुटेको भए पनि त्यो हिजो बिताएको रमाइलो पलहरू सम्झिँदा भने बेग्लै आनन्द लाग्छ किन यस्तो हुन्छ यही विषयमा आज हामी कुरा गर्छौँ जुलियट जानुले फेसबुकमा हामीलाई पठाउनु भएको थियो यो विषयमा आफ्नो विचार कि आफूले पाएको कुराभन्दा गुमाएको कुराको बढी माया लाग्छ र ती कुराहरू सम्झनामा आइरहन्छन् त्यसैले भनेर जानकी उपाध्याय अतरिया उहाँको नाम चाहिँ यो रहेछ फेसबुक आइडी अर्कै भए पनि डम्बर देव भट्टराले लेख्नुहुन्छ जुन चिज आफूसँग हुन्छ त्यसको त्यति बेला त्यति अर्थ हुँदैन जुन बेला आफूसँग हुँदैन अनि मात्र त्यसको महत्त्व थाहा हुन्छ हो त्यस्तै हो प्रेम पनि जब मनबाट टाढा जान्छ नि अनि मात्र उसको याद आउँछ अनि उसको यादमा एकछिन नै मन लाग्छ भनेर लेख्नु भएको छ कोही साथी फोन सम्पर्कमा हुनुहुन्छ म उहाँसँग कुरा गर्छु पहिला हेलो हजुर दादा यो राप्तीको आँगनदेखि दर्शन नमस्ते है त नमस्कार हजुर कहाँबाट भन्नुभयो म यो दाङको तुलसीपुरबाट निर्दोष नेपाल भन्ने मान्छे बोलिरहेको ए निर्दोषजी तुलसीपुरबाट निर्दोषजी आजको विषयमा के छ तपाईँको विचार राख्नुहोस् प्रथम त अब प्रेम सम्बन्ध भन्न बित्तिकै म त अब खास भन्नुपर्दा सुनेको मान्छे है पर्याप्त छैन दादा प्रेममा खासमा प्रेम सम्बन्ध अगाडिको माहौलमा जब मान्छेले कुनै एउटा केटाबाट कुनै केटी अथवा केटीले केटालाई प्रपोज गर्छ प्रेम सम्बन्ध हुन्छ अथवा बिचमा त्यो सम्बन्ध टुङ्गियोस् या चलिरहोस् तर जब प्रेम सम्बन्ध स्टार्ट सकेपछि चार पाँच वर्ष ग्याप अथवा आठ दस वर्ष पछाडि अगाडिको फर्स्ट टाइम जतिखेर उसले प्रिम स्टार्ट गर्यो त्यतिखेरको चाहिँ सम्बन्धलाई छोड्दा सोच्दाखेरि चाहिँ कि कौतूहल जस्तो हुँदो रहेछ र कसरी भन्नुहुन्छ भन्दाखेरि त्यही हाम्रो ग्याप भइसक्यो भने स्टार्टिङमा मान्छेले जे कुरा पनि जस्तै कसैलाई मेरो विचारमा आइफोन सिक्सको रहर भयो उसले अगाडि स्टार्टिङमा चाहिँ आइफोन सिक्स चलाउँदाखेरि त्यसमा जुन उत्सुकता हुन्छ कौतूहलता हुन्छ कस्तो होला भन्ने हुन्छ उसले चलाउँदै गयो भने साह्रै सायद त्यो पनि पुरानो हुँदै जान्छ प्रेम पनि सुरुमा जति नयाँ हुन्छ पछि पुरानो हुँदै जान्छ जस्तो लाग्छ मलाई तर पनि ट्याक्कै हामीले कुरा गर्न खोजेको विषयमा चाहिँ तपाईँको विचार आएन हामीले भनेको चाहिँ सम्बन्ध छुटिसकेपछि पनि पहिलेको त्यो सँगै बिताएका क्षणहरू सम्झिँदा किन रमाइलो किन आनन्द जस्तो लाग्छ भन्ने हो प्रश्न चाहिँ सरी सरी दादा म रेडियो सुन्दै थिएँ फेरि बिचमा यता कल लागिसकेपछि रेडियो अफ गरिदिनु थालेँ दादा म आज पहिलोपटक पनि सुन्दैछु हुन्छ तपाईँको मुक्तक राख्नुहोस् अब तपाईँको मुक्तक सुनाउनुहोस् ल अलि धेरै लामो समय नगरौँ मूर्ति बिकेको देखेँ भगवान् बिकेको मूर्ति बिकेको देखेँ भगवान् बिकेको देखेँ मान्छे बिकेको देखेँ स्वाभिमान बिकेको देखेँ मूर्ति बिकेको देखे भगवान बिकेको देखे मान्छे बिकेको देखे स्वाभिमान बिकेको देखे यहाँ यहाँ पैसाको अगाडि यहाँ पैसाको अगाडि आफ्नै बिकेको देखे अन्जान बिकेको देखे मूर्ति बिकेको देखे भगवान बिके मूर्ति बिके पनि भगवान बिग्दैन भन्थे सबै मूर्ति बिके पनि भगवान बिग्दैन भन्थे सबै त्यस्तो खरिद बिक्री टिक्दैन भन्थे सबै मूर्ति बिके पनि भगवान बिग्दैन भन्थे सबै त्यस्तो खरिद बिक्री टिक्दैन भन्थे सबै यहाँ झुट बोल्न सिकिन्छ अनि सिकाइन्छ पनि यहाँ झुट बोल्न सिकिन्छ अनि सिकाइन्छ पनि तर सत्य बक्न भने सिक्दैन भन्थे सबै तर सत्य बक्न भने सिक्दैन भन्थे सबै गइसक्नु भएको छ दाङबाट आउनुभएको थियो अब तपाईँको पालो फोन डायल गर्नुहोस् महिला साथीहरू शून्य एक बाहन्न साठी छ सय छयालिस पुरुष साथीहरू शून्य एक बाहन्न साठी सात सय एकसठी समलिङ्गी तथा तेस्रोलिङ्गी साथीहरू कोही फोन सम्पर्कमा आउन चाहनुहुन्छ भने दुईवटै नम्बर प्रयोग गरेर आउन सक्नुहुन्छ आज हामी कुरा गरिरहेका छौँ हिजोको त्यो प्रेम सम्बन्ध छुटिसकेपछि त्यसले आँसु दिएर गयो भन्छौँ हामी तर कहिलेकाहीँ एक्लै बसेर सम्झिँदाखेरि हिजो बिदाएका क्षणहरू सँगै हुँदा जिस्किँदा ठुस्किँदा ठोस्किँदा हुँदा ती सबै सबै पलहरू हुन्छन् कतै घुम्न गएका क्षणहरू मोबाइलमा एसएमएस साधन प्रदान गरेका क्षणहरू अनि एकले अर्कोलाई जिस्काउँदै फोन गरेका क्षणहरू घरिघरि मिस्कल हानेर सताएका क्षणहरू ती सबै सबै सम्झिँदा किन आनन्द लाग्छ त्यो आँसुमा टुङ्गेको सम्बन्धले फेरि पछि चाहिँ सम्झिँदा किन रमाइलोपन दिन्छ आनन्द दिन्छ यो विषयमा कुरा गरिरहेका छौँ है हामी तपाईँ फोन सम्पर्क आउन सक्नुहुन्छ म एउटा मुक्तक अघि सार्छु साताको छ उत्कृष्ट मुक्तक अन्तर्गत हो सुभाष श्रेष्ठ तनहु नेपाल हुनुहुन्छ लौन नि आज अचम्मै भएको छ जुन जुन नहुनु पर्ने जम्मै भएको छ लौन नि आज अचम्मै भइदिएको छ जुन जुन नहुनु पर्ने जम्मै भइदिएको छ धेरै वर्ष अगाडि रोपेको अमृतको बोटमा आज विषको दाना लर्सम्मै भइदिएको छ सुभाष श्रेष्ठको यो मुक्त अर्को अघि सार्छु अमर सिंह केसी जुगार चार नेर्पा रोल्पा हाल मलेसिया दिन हप्ता महिनासँगै वर्ष चलिरहन्छ हाँसो खुसी रोदनसँगै हर्ष चलिरहन्छ दिन हप्ता महिनासँगै वर्ष चलिरहन्छ हाँसो खुसी रोदनसँगै हर्ष चलिरहन्छ जिन्दगी भन्नु पनि यस्तै रहेछ सुख दुःखका चुनौती सँगै सङ्घर्ष चलिरहन्छ अर्को पनि अघि सार्छु कविता आचार्य अर्घा खाँचीका हुनुहुन्छ प्रत्येक पाइलामा हार भएपछि रुने कि हाँस्ने दोधार भएपछि प्रत्येक पाइलामा हार भएपछि रुनेकी हाँस्ने दुधार भएपछि बाँच्ने आधार खोज्न कहाँ जाउँ म जिउँदै अन्तिम संस्कार भएपछि कोही हुनुहुन्छ फोन सम्पर्कमा हेलो हेलो आवाज आएन कोही हुनुहुन्छ कि हेलो हजुर दाई नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म वीरेन्द्रनगरदेखि बिरुमा बिरही रावत वीरेन्द्रनगरबाट दिलमा भन्नुभयो ए ए बिरहीजी यो तपाईँको बिचको बिरही मात्रै भने मैले अलि त्यो मन छु छुने खालको कि बिरहको भाकाले के छोयो भन्ने गीत छ नि होइन त्यस्तै बिरहको भाकाले यो मुटुलाई छोयो एकान्तमा तडपी तडपी न्याउली जरी रोयो भन्ने गीत मैले सम्झिहालेँ त्यतिखेर आजको विषयमा के छ तपाईँको विचार राख्नुहोस् हजुर दाइ मेरो चाहिँ विचार चाहिँ विगतमा भएको अब कतिपय हजुर दाई नमस्कार ए तपाईँले मलाई रेडियोमा सुन्दै हुनुहुँदो रहेछ मलाई फोनमा मात्र सुन्नुहोस् ल रेडियोमा अलि ढिलो आउँछ आवाज हामी फोनमै कुरा गरौँ ए ल हुन्छ मैले बन्द गरिदिएँ है त हेलो हुन्छ सुरु गर्नुहोस् तपाईँको विचार विगतमा चाहिँ कतिपय सम्बन्धहरू अब दुःखदायी हुन्छन् अनि बिछोड भए पछाडि दुःख नै हुन्छ भन्नु पनि छैन कतिपय सम्बन्धहरू रमाइलोमै पनि कतिपय दिनहरू बितेका हुन्छन् त्यो दिनलाई सम्झिँदा चाहिँ आनन्दको अनुभूति हुन्छ होला जस्तो लाग्छ है किन हुन्छ होला हो हुन्छसम्म चाहिँ हामीले पनि भन्यौँ किन हुन्छ होला भन्ने चाहिँ हो आजको कुरा सायद भन्न आएन अलिक दादा भयो है ल हुन्छ म सुरु गरेँ है त पराईले खोसेर लक्ष कि भन्ने डर पराईले खोसेर लक्ष कि भन्ने डर भाग्यले नि मलाई ठग्छ कि भन्ने डर साँच्चै तिमी मबाट छुट्टिएपछि साँच्चै तिमी मबाट छुटिएपछि अभागी आँसु बच्छ कि भन्ने डर अभागी हाँसु बच्छ कि भन्ने डर यति नै भनौँ दादा पराईले खोसेर खोसिँदैन माया पराईले खोसेर खोसिँदैन माया अनि तुलामा राखेर जोखिँदैन माया पराईले खोसेर खोसिँदैन माया अनि तुलामा राखे जोखिँदैन माया यो माया भन्ने चिज अचम्मैको छ यो माया भन्ने चिज अचम्मैको छ त्यसलाई गर्छु भनेर नि तोकिँदैन माया त्यसलाई गर्छु भनेर नि तोकिँदैन माया नमस्कार छोडिन्छौँ नमस्कार त्यो प्रेम सम्बन्ध जुन विषयमा छुटे पनि जसले आँसु नै दिएर गए पनि धेरै पछि अहिले भने सम्झिँदाखेरि सँगै उसँगै बिताएका दिनहरू सम्झिँदाखेरि बेग्लै आनन्द लाग्छ बेग्लै रमाइलो लाग्छ त्यो तपाईँले महसुस गर्नुभएको छ ट्याक्कै आफ्नै जिन्दगीमा सम्झनुहोस् अनि किन यस्तो हुन्छ भनेर एकपटक आफूलाई सम्झनुहोस् जे भन्छ तपाईँको मनले त्यही भन्नुहोस् फोन उठाउनुहोस् महिला साथीहरू हुनुहुन्छ भने शून्य एक बाहन्न साठी छ सय छयालिस डायल गर्नुहोस् पुरुष साथीहरू हुनुहुन्छ भने शून्य एक बाहन्न साठी सात सय एकसठी नम्बर डायल गर्नुहोस् र कार्यक्रम बहकिने मनमा आउनुहोस् म केही विचारहरू भनिदिन्छु यतिखेर पारु मगर भन्नुहुन्छ आफूसँग भएको भन्दा गुमेको चिजको महत्त्व भएर होला भनेर गोपाल विश्वकर्मा भन्नुहुन्छ उम्केको माछा ठुलो हुन्छ दाई यदि त्यो मान्छे आफ्नो भएको भए सायद त्यो दिन यसरी प्रिय बन्दै नै थियो जुन हामीलाई प्रिय भइदिन्छ जोसँग सम्बन्ध छुट्यो आरके अन्जानको विचार छ अतीत त्यो चिज हो जसले वर्तमानमा धेरै फरक पार्छ त्यसमा पनि हिजोको प्रेम सम्बन्ध त कहिले बिर्सन नसकिने गरी मुठुमा गाँठो परेको हुन्छ आजको खुसी विगतको जस्तै होला तर त्यो जति महत्त्वपूर्ण हुँदैन त्यसैले होला विगत सम्झँदा मात्रै पनि आनन्द आउँछ भनेर उहाँको नाम राम विक लक्ष्मीनगर एक भजना जोरा एलडोटीबाट नवीन सेनको विचार छ अतीत यस्तो सत्य जसले आँसुसँगै बाँच्नेहरू पनि जोगाइदिन्छ हिजो सँगै हिजो कसैसँग बिताएको दिन नै आज भोलिको लागि बाँच्ने सहारा हुन्छ जस्तो लाग्छ भनेर सुमी नेउपानेको विचार छ सायद त्यो पहिलो अनि चोखो माया हुन्छ जसलाई चाहेर पनि भुल्न सकिएको हुँदैन लामा मिलनको विचार छ प्रेम सम्बन्ध यस्तो चिज हो छुटेर गए पनि तन मनमा कहिले पनि बिर्सन नसक्ने गरी कैद भएर बसेको हुन्छ विष्णु बुढा मगरको विचार छ सायद प्रेमी र प्रेमिका बीच हुने प्रत्येक कुराहरू जति अविस्मरणीय अरू हुँदैनन् होला प्रेमी मनबाट आएको छ अमर चन्द दाङबाट प्रेममा त्यो आनन्द दिने शक्ति हुन्छ जुन शक्ति सम्बन्ध छुटे पनि साथमा रहिरहन्छ भनेर नवीना कार्की भन्नुहुन्छ विगतको प्रेम सम्बन्ध सम्झिँदा वास्तवमै शरीर मात्रै आफूसँग हुन्छ मन उडेर त्यो विगतमा पुग्छ अनि त्यसको त्यसको वर्णन गर्न सकिँदैन त्यसैले भनेर नवीन पुनको विचार छ शङ्का भन्ने चिज जस्तो हो जसले मायामा धेरै शङ्का गर्छ उसको प्रेम नै कहिले सफल हुँदैन अनि मायाको बिचमा फाटो आउँछ भनेर म कोही साथी हुनुहुन्छ फोन सम्पर्कमा उहाँसँग कुरा गर्छु हेलो हेलो दाई नमस्ते नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर रोल्पादेखि लेखनाथ ओली हो लेखनाथजी रोल्पा कुन ठाउँ तपाईँको रोल्पाको जिनाबाङदेखि ए जिनाबाङ हुन्छ आजको विषयमा तपाईँको विचार राख्नुहोस् हजुर जुन वस्तु आफूसँग छ त्यसको त्यति महत्त्व हुँदैन अनि जुन वस्तु छैन त्यसको महत्त्व हुन्छ त्यही भएर होला दाइ त्यही भएर प्रेम सम्बन्धमा पनि त्यति भइदिएको भए त्योसँग त्यति सम्बन्ध भइदिएको भए त्यति महत्त्व हुँदैन थियो होला सम्बन्ध नभएर हुँदैन त्यही भएर त्यसको महत्त्व धेरै हुन्छ होला हुन्छ तपाईँको पनि मुक्तक सुरु गर्नु अब मायामा मान्छेलाई मायाले मान्छेलाई जिउन सिकाउँछ मायाले मान्छेलाई जिउन सिकाउँछ धोकाले मान्छेलाई पिउन सिकाउँछ धोकाले मान्छेलाई पिउन सिकाउँछ त्यसैले त साथी धोका नदेऊ कसैलाई धोकाले मान्छेलाई हार खुवाउन सिकाउँछ धोकाले मान्छेलाई हार खुवाउन सिकाउँछ मायाको आफ्नै गति भइदिन्छ मायाको आफ्नै गति भइदिन्छ नबुझे त्यो पनि क्षति भइदिन्छ मायाको आफ्नै गति भइदिन्छ नबुझे त्यो पनि क्षति भइदिन्छ कति बिग्रेकाहरूलाई सपार्न सक्छ यसले कति बिग्रेकाहरूलाई सपार्न सक्छ यसले कति मायाका बिरामीलाई ओखति भइदिन्छ कति मायाका बिरामीलाई ओखति भइदिन्छ नमस्कार छुट्टिन्छौँ नमस्ते देख्न सक्ने तर छुन नसक्ने गगन बनायो अनि छुन सक्ने देख्न नसक्ने पवन बनायो देख्न सक्ने तर छुन नसक्ने गगन बनायो अनि छुन सक्ने देख्न नसक्ने पवन बनायो कस्तो सृष्टि रच्यो यो दैवले बुझ्न सकिएन देख्न छुन नसक्ने तर दुख्ने मन बनायो माधव घिमिरे मदानपुर तिन नुवाकोटका मित्रको यो मुक्तक अर्को मुक्तक पनि वाचन गर्छु म समर प्रकाश नवलपनासेका हुनुहुन्छ मनमा सानो आन्दोलन भइदिन्छ समय छिट्टै परिवर्तन भइदिन्छ मनमा सानो आन्दोलन भइदिन्छ समय छिट्टै परिवर्तन भइदिन्छ ज्यान दिन्छु भन्ने प्रेम कथाको प्रेमी माया छुटे प्रेमिकाकै दुश्मन भइदिन्छ अर्को अन्तिम मुक्तक छ यो साताको छ मुक्तक अन्तर्गतको उत्कृष्ट मुक्तक अन्तर्गतको अन्तिम हो लक्ष्मण मल्ल रामपुर पाँच पाल्पाका हुनुहुन्छ भुल्न गाह्रो हुन्छ अनि जिउन गाह्रो हुन्छ जसरी मर्न विष पिउन गाह्रो हुन्छ भुल्न गाह्रो हुन्छ अनि जिउन गाह्रो हुन्छ जसरी मर्न विष पिउन गाह्रो हुन्छ जति प्रयास गर्यो उति नै असफल किन फाटेको मन सिउन गाह्रो हुन्छ लक्ष्मण मल्ल रामपुर पाँच पाल्पाका साथीको यो मुग्धक मैले भाषण गरेँ केही तपाईँलाई भन्नुपर्ने कुरा पनि छ त्यसैले सकेसम्म फोन लिँदैनौँ होला जस्तो लागिरहेको छ बहत्तर सालको पहिलो यो श्रृङ्खला तपाईँले महसुस गर्नुभयो होला एसएमएसको मुक्तक चाहिँ हामीले स्थगित गऱ्यौँ है त्यसलाई त्यो पछि त्यसलाई सुरु गर्न पनि सकिएला तर अहिलेको लागि भने स्थगित गऱ्यौँ किनकि त्यसमा केही सुधार्न नसकिने केही त्रुटिहरू जस्तो आउन थाले जस्तै हामीले फेसबुकमा प्राप्त भएका मुक्तकबाट छवटा वाचन कार्यक्रममा हुन्छ भने आजै दिउँसो राखेका हुन्छौँ बाह्रवटा कि यी बाह्रबाट छवटा वाचन हुनेछन् भनेर यसो गर्नुको एकमात्र उद्देश्य त्यो बाह्रवटामा ठाउँमा कसैले अरूको मुक्तक लेखेर पठाएका छन् भने त्यसलाई हामी त्यहाँ मुनि कमेन्टमा आउँछ र त्यसलाई हटाउन सकौँ या पहिले आएको मुक्त फेरि आएको छ भने त्यस्तो के छ भने हटाउन सकौँ भनेर राख्नाले गर्दा सातौँको छ उत्कृष्ट मुक्तकमा चाहिँ पहिले भएको यो समस्या हामीले हटायौँ एउटाले अर्कोको नाममा मुक्तक पठाउने त्यो क्रमलाई हामीले ट्याकै रोक्यौँ त्यसलाई तर एसएमएसमा त्यो दोहोरियो फेरि धेरै साथीहरूले त्यस्तै गर्नुभयो अर्कोको मुक्तक आफ्नो नाममा अब त्यो एसएमएसमा आएको त एसएमएसमै फेरि देखाएर यतिमध्येबाट तिनवटा लिएर आउँछौँ भन्न पनि मिलेन त्यो भयो र अरू पनि विविध त्यस्तै कारणहरू भए जुन अपेक्षा गरेर हामीले सुरु गरेका थियौँ त्यति त्यो हाम्रो सोचाइ अनुरूप गएन जस्तो लाग्यो एसएमएसमा त्यसैले हामीले रोक्यौँ त्यसलाई चाहिँ स्थगन गऱ्यौँ पछि ठिकै हो जस्तो लाग्यो भने फेरि सुरु गरौँला एक अर्को चाहिँ मुक्तक सङ्ग्रह निकाल्न खोजिरहेका छौँ हामी बहकिनी मनमा साताको छ उत्कृष्ट मुक्तकमा प्राप्त भएका मुक्तकहरूको त्यो सङ्ग्रह निकाल्न खोजिरहेका छौँ र यो सङ्ग्रह निकाल्न खोजिरहँदाखेरि केही साथीहरूलाई जसको आफ्नो मुक्तक साताको छ उत्कृष्ट मुक्तकमा परेको थियो कार्यक्रममा त्यो मुक्तकहरू कुनै चाहिँ त्यो सङ्ग्रहमा मेरो मुक्तक नराखिदिनु भन्ने त्यस्तो कसै कोही साथीहरूलाई आएको छ भने यो वैशाख बिस गतेसम्ममा तपाईँहरूले जानकारी दिनुहोला है त्यो तपाईँहरूको अधिकारको कुरो हो कार्यक्रममा वाचन गर्नको लागि पठाउनु भएको त्यसलाई किताबमा निकाल्नको लागि तपाईँहरूको त्यो अनुमति लिनुपर्ने हुन्छ तपाईँहरूले यदि चाहनुहुन्न भने यसैलाई सूचना मानेर यो वैशाख बिस गतेसम्ममा जानकारी दिनुहोला त्यसभन्दा पछि नगर्नुहोला है यदि तपाईँलाई त्यो किताबमा मेरो मुक्तक चाहिँ नराख्नु भन्ने त्यस्तो लागेको छ भने त्यसै गरी अर्को भनेको चाहिँ मुक्तक सङ्ग्रहको कुरा पनि मैले तपाईँलाई सुनाएँ अँ अर्को नयाँ वर्षसँगै हामीले बहकिनी मन अङ्कित त्यो टी सर्ट बजारमा लिएर आएका छौँ टी सर्ट गन्जी त्यो लिएर आएका छौँ बहकिनी मनको त्यो लोगो हुन्छ गन्जीमा अगाडिपट्टि टी सर्टमा त्यो रुखको फेदमा एउटा मान्छे बसेको त्यो लोगोको मुनिपट्टि बहकिने मन लेखिएको हुन्छ र पछाडि ढाडमा पनि काँध्ने र बहकिने मन लेखिएको हुन्छ यो टी सर्ट बजारमा लिएर आएका छौँ यदि कोही साथीहरूलाई धेरै साथीहरूले मागिरहनु भएको छ विदेशमा पनि त्यो कुरियर गरेर पठाउने त्यो हामीले त्यो सेवा पनि उपलब्ध गराएका छौँ र विभिन्न जिल्लाबाट पनि त्यो माग भइरहेको छ त्यो टी सर्टको मैले फेसबुकमा मात्रै राखेको थिएँ तर केही साथीहरूले भन्नुभयो कि तपाईँको बहकिनी मन कार्यक्रम सुन्ने साथीहरू चाहिँ फेसबुकमा पहुँच्नुभएका पनि हुनुहुन्छ त्यसैले कार्यक्रममा एकपटक भनिदिनुहोस् भनेर त्यसैले मैले भने तपाईँले यो टी सर्टको बारेमा बुझ्नको लागि या तपाईँलाई चाहियो भने चाहिँ फोन गर्नुहोला म फोन नम्बर भन्छु टिप्नुहोला है त्यो बहकिनी मनको टी सर्ट तपाईँलाई प्राप्त गर्नको लागि चाहिँ अन्ठानब्बे चार बत्तिस पन्ध्र दुई सय छयासी यो नम्बरमा तपाईँले फोन गरेर बुझ्नुहोला अन्ठानब्बे चार बत्तिस पन्ध्र दुई सय छयासी एकपटक फेरि भन्छु बहकिने मनको टी सर्टको लागि चाहिँ अन्ठानब्बे चार बत्तिस पन्ध्र दुई सय छयासी यो नम्बरमा तपाईँले सम्पर्क गरेर बुझ्न सक्नुहुन्छ कार्यक्रम बहकिनी मनको अन्तिम अन्तिम आजको श्रृङ्खलाको चाहिँ अन्तिम अन्तिमतिर हामी आइसकेका छौँ आज हामीले कुरा गऱ्यौँ त्यो प्रेम सम्बन्ध जुन बिचैमा छुटेको भए पनि हिजोका प्रेममय दिनहरू सम्झिँदा भने आज पनि मनमा बेग्लै आनन्द किन हुन्छ होला कार्यक्रममा फोन सम्पर्कमा आउनुहुने तिनजना साथीहरू धेरै फोन सम्पर्क गर्न खोजेर पनि नलाग्ने तपाईँ कार्यक्रम सुनेर बस्ने तपाईँ रेडियोको प्राविधिक कक्षमा बसेर साथ दिने साथीहरू सबै सबैलाई आभार व्यक्त गर्न चाहन्छु अर्को हप्ता हामी मनमा भएको प्रेम भाव व्यक्त गर्नै नसकेर पनि कति मायाहरू फक्रिन पाउँदैनन् आखिर प्रेम व्यक्त गर्न किन सहजै सकिँदैन भन्ने विषयमा कुरा गर्छौँ मनको कुरा किन मनमै राखेर पनि सकिन्छन् केही प्रेमहरू सुरु नभइकन नै किन मनको कुरा व्यक्त गर्न असहज हुन्छ गाह्रो हुन्छ यो विषयमा हामी कुरा गर्छौँ र आज चाहिँ अब छुट्टिनुपर्छ त्यो प्रेम सम्बन्ध बिचैमा छुटेको भए पनि हिजोका प्रेममय दिनहरू सम्झिँदा भने आज पनि मनमा बेग्लै आनन्द किन हुन्छ होला यो विषयमा म महावीर विश्वकर्मा पनि आफ्नो विचार मुक्तकमा राख्दै उजेल पर्छु र यतिन्जेल मलाई साथ दिने सुनिल राज भारतप्रति कृतज्ञता व्यक्त गर्छु तिमी थियौ म थिएँ हामी बिचमा माया थियो र त लाग्थ्यो चन्द्र सूर्य हाम्रै दायाँ बायाँ थियो तिमी थियौ म थिएँ हामी बिचमा माया थियो र त लाग्थ्यो चन्द्र सूर्य हाम्रै दायाँ बायाँ थियो भुल तिमी म नि भुल्छु पछि के के भयो भन्ने यति सम्झौ हामीसँग विरतीको छाया थियो हवस् जान्छु अर्को हप्ता आउँछु नमस्कार यो बिर्सुँ कसोरी तिमी नै भने देऊ जाने निथुरी यो सम्झिने मन छ म बिर्सुँ कसोरी तिमी नै भने देऊ जाने निपुरी सकिन छाती फुटाएर जोड्न यो सम्झिने मन छ म बिर्सु कसोरी तिमी नै भने देऊ जाने नि महीने